嗯。 यो मन मेरो के के भन्छ तराई ठुलो पारौँ भन्छ यो मन मेरो के के भन्छ तराई ठुलो पारौँ भन्छ कहिले हिमाल उचालेर अझै माथि पारौँ भन्छ कहिले कर कतै छेकौँ भन्छ यो मन मेरो के के भन्छ कोसी कतै छेकौँ भन्छ कहिले कलम खेताहरूमा खेती बाली लेखौँ भन्छ कहिले कलम खेताहरूमा खेती बाली लेखौँ भन्छ जसले जसोलाई